नमस्कार अनि लोक साङ्गीतिक अभिवादन समस्त श्रोता मित्रमा कार्यक्रम लोकसङ्कारको व्यवसायबाट रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरस अर्पण सबैका लागि सधैँका लागि र हामीलाई इन्टरनेट अनलाइनमा पनि W W W dot radio Arpan dot कमबाट पनि विश्वभर सुनिरहनु भएको छ कार्यक्रम लोकसङ्कारको आजको यो व्यवसायमा प्राविधिक मित्र रिजनसँगै आवाजबाट सुम उपस्थित भएको छ जिन्दगीमा सुख दुःख मिलन बिछोड अरह औरह है सबै कुरा हुन्छन् रे तिनै कुरा जुन हामीले बिताएका हुन्छौँ जुन हामीले देखेका हुन्छौँ जुन हामीले जानेका हुन्छौँ तिनै जानेका देखेका भोगेका कुराहरूको एउटा समग्र हो सङ्गीत त्यसमा पनि लोक सङ्गीतले विशेष गरी ती कुराहरूलाई प्राथमिकता दिएको हुन्छ उठाएको हुन्छ शब्द मार्फत सङ्गीत मार्फत एउटा स्वर मार्फत बजारमा ल्याएको हुन्छ अनि हामी तिनै गीत सङ्गीत सुन्छौँ र रमाउँदै गर्छौँ कालखिमुलुक झुङ्कारमा यस्तै सुमधुर आवाजहरू तपाईँको लागि प्रस्तुत गर्ने गर्छौँ कुनै दिनमा राष्ट्रिय कलाकारहरूको साथमा तपाईँको माझमा हामी कुराकानी पनि राख्ने गर्छौँ भने कुनै गीत दिनमा चाहिँ हामी विभिन्न लोकसङ्गीतबाट तपाईँलाई मनोरञ्जन दिने प्रयासमा जुटिरहेका हुन्छौँ रिजुन प्राविधिकबाट हुनुहुन्छ भने आवाजबाट सोमसो तपाईँको साथमा आज पनि केही मिठा लोक आवाजबाट तपाईँहरूलाई मनोरञ्जन दिनको लागि हामी उपस्थित छौँ विशेष गरी आज माघ एक गते र आजको दिनलाई मकर सङ्क्रान्ति पनि भन्दै गरिन्छ साउने सङ्क्रान्ति आज साउनको एक गते है साउने सङ्क्रान्ति विशेष गरी आजको यो दिनलाई चाहिँ मक्का मकर सङ्क्रान्तिको रूपमा पनि हेर्ने गरिन्छ सूर्यमान अनुसार सूर्य दक्षिणतिर गई कर्कट रेखामाथि पुग्ने भएकोले यसलाई कर्कट सङ्क्रान्ति भनिन्छ है विशेष गरी कर्कट सङ्क्रान्ति भन्ने गरिन्छ र मानु खाई मुरी उब्जाउने कथाको अनुसार वर्षयाममा खेतीको काम सकेर हिलो महिलो पखाले भोज खाने प्रचलन पनि रहेको छ विशेष गरी असार हिलोबाट आउन सक्ने रोगबाट बस्न लुतु फाल फाल्न पनि यो चाड मनाउने गरिन्छ साउने सङ्क्रान्तिमा दाँध लुथु खटिरा जस्ता छालाका रोगबाट बस्न सकिने विश्वासका साथ कुकुर डाइने अनि काग भलायो कुरिलो स्वरो पुगेनी गलेनी जस्ता धेरै वनस्पति जलाएर आगोको आग नाउटा चारैतिर दिशातर्फ चाहिँ अगुल्टो फाल्ने पनि गरिन्छ साउनलाई हरियो महिनाको रूपमा पनि विशेष गरिने गरिन्छ र विशेष त आज हिन्दू धर्ममा विश्वास गर्ने महिला दिदीबहिनीहरूले हरियो सुर तथा मेहेन्दी लगाएर साउन पर्वलाई साउन महिनालाई पर्वको रूपमा पनि मनाउने गर्नुहुन्छ कतिपय दिदीबहिनीहरू साउनमा सोमबार साउन महिनाभरि सोमबार व्रत बस्ने पनि गर्नुहुन्छ विशेष गरी साउनलाई हरियो महिना भनेको हुनाले चाहिँ हरियो सुरा अनि मेहेन्दी लगाएर पनि साउनलाई पूर्ण रूपमा चाहिँ चाडपर्वको रूपमा मनाउने गरिन्छ आज हामी त्यसको सुरुवातको दिनमा छौँ विभिन्न लोक आवाजबाट तपाईँहरूलाई यो दिनमा मैले मनोरञ्जन दिने प्रयासमा रहनेछु कार्यक्रम लोकसङ्कार हरेक दिन आउने गर्छु शनिबार बाहेक बिहान नौ बजेको नेपालमाणी समाचारपछि दस बजीसम्म तपाईँको साथमा रहनेछौँ कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा आवाजबाट तपाईँ सम्पूर्णको लागि राख्दैछौँ ए हावा इज ए हावा जाऊ ए बादल आवाज रहेको छ रामसिकाण अनि टिकापनको तपाईँ सम्पूर्णको लागि यो आवाज आवाज पछि आउँछु सुन्दै गर्नुहोला कोटो यो मुटु खाइरहन्छ हरेक पलमा उनकै याद आइरहन्छ ए हवा ए हावा जाऊ ए बादल जाऊ मलाई सम्झिरोइ छिन् कि बिरालो पो भइ मेरी प्रियसीको खबर लिएर आऊ यो चोटु खाइरहन्छ हरेक पलमा उनकै याद आइरहन्छ ए हावा जाऊ ए हावा जाऊ ए बादल जाऊ मलाई सम्झिरोई छिन् कि नोपो पो भइछिन् मेरी प्रियसीको खबर लिएर आऊ पिएसीको खबर लिएर हजुर ए हवज ए बादल छ तपाईँ सम्पूर्णको लागि राम्रोसँग आवाजमा यो सम्पूर्ण आवाज राखेँ कार्यक्रमको सुरुवातमा तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ आवाजबाट सुन्छ तपाईँको साथमा प्राविधिक मित्र रिजन हुनुहुन्छ तपाईँसँग रहेर मिठा मिठा लुकफाकाहरू बजाउने प्रयास पनि गरिरहेको छ विशेष गरी आज साउने सङ्क्रान्ति जसलाई कर्कट सङ्क्रान्ति पनि भन्दै गरिन्छ र विशेष गरी आजको यो समयमा हिन्दू धर्मको मान्यताअनुसार शिव आराधनाको लागि साउन महिनामा अति उपयुक्त मान्ने मानिने भएकोले पनि मन्दिरमा दर्शनका लागि भक्तजनहरूको घुइँसो पनि लाग्ने गरेको छ देवालको पशुपति लगायत विभिन्न ठाउँमा चाहिँ एकदमै घुइँसो लागेको चाहिँ हामीले प्राप्त भएको छ है त्यसैको जानकारी प्राप्त भएको छ सानमा शिवजीको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख समृद्धि विद्या धन लगायतका विषयमा सफलता प्राप्त हुने विश्वास पनि गर्ने गरिन्छ विशेष गरी शिवजीलाई साउनको सोमबारमा जल धो भाङ धत्रो छोडाएर पूजा पनि गर्ने गरिन्छ साउनमा जति पनि सोमबारहरू पर्ने गर्छन् त्यो दिनमा विशेष गरी शिवजीको पूजा गर्ने गरिन्छ साउन महिनाभरि है कार्यक्रम लोकसङ्कारमा छौँ तपाईँसँग रहेर मिठा मिठा आवाजहरू तपाईँलाई सुनाउने प्रयास गरिरहेका छौँ यति बेला फेरि अर्को आवाजलाई राख्छु तपाईँ सम्पूर्णको लागि संसार खोज्दा तिमीलाई भेटिन योगेश हमाल अनि जमुना राणाको आवाज रहेको छ लय शब्द योगेश हमालको रहेको छ रहेको छ यसलाई समय डिजिटलले बजारमा ल्याएको छ तपाईँ सम्पूर्णको लागि अबको क्रममा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 लोकसङ्गीतमा हामी सबैलाई मनपर्छ हामी सबैले सुन्ने गर्छौँ र विशेष गरी लोकसङ्गीतले हाम्रा पीडा बेथाना हाम्रा सम्पूर्ण सुख दुःखका कुराहरूलाई चाहिँ समेटिएको हुन्छ र हामीलाई हाम्रो दुःख भुलाउने प्रयास पनि गरिरहेको हुन्छ यति बेला फेरि अर्को आवाजलाई म उठाउन चाहन्छु तिमीसँगै सानो एउटा बेन्ती गर्छु टिएनसी अनि देवी घटी मगुरको आवाज रहेको छ लय शब्द सुरसेना देवेन्द्र छेत्रीको रहेको छ तपाईँ सम्पूर्णको लागि आवाज आवाज पछि आउँछु सुन्दै गर्नुहोला सानो एउटा बिन्ती गर्छु सयोजुनीमा तिम्रै हुन पा सँगै आसमा सँगसँगै हुन पा तिमी टाढा भयो भने तडपिएर मर्छु मेरो मन रोन्छ यस्तो माया जो कोही कहाँ हुन्छ तिमीसँगै सानो एउटा बिन्ती गर्छु संयोजनीमा तिम्रै हुन पाम सँगै हाँस्न सँगसँगै रुन तिमी टाढा भयो भने तडपिएर मर्छु तिमी टाढा भयो भएर मर्छु हजुर तिमीसँगै सानो एउटा बिन्ती गर्छु टिएनसी अनि देवी खेर्ती मकरको आवाज रहेको थियो लय शब्द सिर्जना चाहिँ देवेन्द्र क्षेत्रको रहेको थियो तपाईँ सम्पूर्णका लागि यो आवाज राखेँ कार्यक्रम लोकसङ्ख्या सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई विश्वभर सुन्नु भएको छ तपाईँलाई भर्खरै मात्रामा बजारमा आएका मिठा मिठा लोक आगा आवाजहरू तपाईँको लागि प्रस्तुत गरिरहेको छु मलाई यति बेला मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुऱ्याउनुको लागि मिठो रिजनको सहयोग मिलिरहेको छु आवाजबाट सुन्छु तपाईँलाई थाहा नै छ कार्यक्रम लोक तपाईँसँग रहेर विभिन्न मिठा मिठा आवाजहरू तपाईँलाई प्रस्तुत गर्दा गर्दै कार्यक्रमको समय सकिएको छ विधा माग्नुपर्छ अब सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रमप्रति सुझाव सल्लाह अनि प्रतिक्रिया छन् भने सुन्न छपन्न बाँस त्रिसठी तिन सय बत्तिसमा फोन गरेर तपाईँले कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया जनाउन सक्नुहुनेछ हवस् त यति जसमा सुन्न साथ दिनुभयो धन्यवाद प्राविधिक मित्र रिसल्ला विशेष धन्यवाद दिँदै अन्तिममा पापी नभन प्रेम सापकोटा अनि टिकापुनको आवाजमा रहेको यो आवाज तपाईँको लागि छाड्दै प्रस्तुतिबाट सुविधा माग्छु नमस्कार छु भन्नलाई खुसी राख्छु भने छु भन्नलाई पाइन भने म तिम्रो भन्न चार थोप्रो पाँच नाच अब मात्र वाइएससी साउन्ड